छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो ओ भेटिएर छुट्नु សម្បន្ធា बात भित्र भुल्यौँ हामी सपनाको एकादेशमा कति कति डुल्यौँ हामी कति मिठा कति न मिठा बात भित्र भुल्यौ हामी सपनाको एकादेशमा कति कति जुल्यौ हामी देखेर सपना टुट्नु भन्दा नदेखिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझै कति माथि हुन् घाम डुब्दा छाया पनि आफ्नै साथमा हुन्न रहे आत्मा हुन्न रहेछ लेखेर भाग्य मेट्नु भन्दा नलेखिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो भेटिएर छुट्नु हुन्थ्यो हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो ओ हामी बिचको सम्बन्ध മാധ്യമുണ്ട്